संक्रमणकालीन न्यायको सुनिश्चितता कसरी गर्ने हामी यी र यस्तै विषयमा छलफल गर्नेछौँ कार्यक्रम भोइस अफ नेपालमा संक्रमणकालीन न्यायको सुनिश्चितता कसरी गर्ने यी र यस्तै विषयमा हामी छलफल गर्दै आइरहेका छौँ बुधबारको दिन बिहान साढे सातदेखि आठ बजीसम्म कार्यक्रम भोइस अफ नेपालमा रेडियो राष्ट्रको रेडियो कान्तिपुर सुन्दै हुनुहुन्छ कार्यक्रमको नाम हो voice of Nepal voice of Nepal कार्यक्रम बुधबारको दिन बिहान साढे सातदेखि आठ बजीसम्म सुन्दै आइरहनु भएको छ स्वागत तथा अभिवादन टक्राउँछु म हुँ कमला र प्रविधि रूपमा साथ दिइरहनु भएको छ दिपकजीले आज हामी कार्यक्रम भोइस अफ नेपालमा संक्रमणकालीन अवस्था अवस्थामा फौजदारी न्यायको विषयमा छलफल गर्नेछौ छलफलको लागि आज हामीसँग कार्यक्रम अवधिवर हुनुहुनेछ इन्हुरेड इन्टरनेसनलका अध्यक्ष हुनुहुन्छ जवाफदेह निगरानी समितिका संस्थापक सदस्य हुनुहुन्छ मानव अधिकार कर्मी डाक्टर गोपाल कृष्ण शिवाकोटीज्यू उहाँसँग हामी एकछिनमा कुराकानी गर्नेछौ अहिले भने राख्न चाहन्छौ संक्रमणकालीन अवस्थामा फौजदारी न्यायका विषयमा रमेश दुलालले तयार पार्नुभएको यो रेडियो रिपोर्ट नेपालमा द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको छानबिन गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिनु नै संक्रमणकालीन न्याय हो नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठी धारा तेत्तिसको उपधारा पाँच खण्डमा सत्यनिरूपण तथा मेलमिलाप आयोग र राज्य पुनर्संरचना आयोगको गठन प्रक्रिया सम्बन्धी उल्लेख गरिएको छ संक्रमणकालीन न्यायको मुख्य मान्यता के हो त कानुन व्यवसायी खिमलाल देवकोटा दस वर्षको जनयुद्धको क्रममा न अदालतले काम गरेका थियो न कानुनले काम गरेका थियो विद्रोहीले संविधान र कानुनका विद्रोह विद्रोह गरेका थियो त्यसकारण त्यो स्थिति सिर्जना भएको थियो तिनीहरूलाई सम्बोधन गर्नका निम्ति सङ्क्रमणकालीन ल्याएको यो अवधारण ल्याइएको र नेपालको परिवेशमा र विशिष्टतामा यी विषयवस्तुहरू आएका हुन् सङ्क्रमणकालीन न्यायका कोर भ्यालुहरूलाई पनि समान महत्त्वका साथ चर्चा गरौँ नेपालको विशिष्टतामा आइडेन्टिफाई गरिएका कोर भ्यालुजहरूलाई पनि आइडेन्टिफाई गरौँ कुनै पनि घटना प्रति अनुसन्धान गर्नु राज्यको आधारभूत दायित्व हो अपराधीले अपराध स्वीकार गरिसकेको अवस्थामा समेत कार्यवाही प्रक्रिया अघि नबढाउनका लागि राज्यबाट दबाव सिर्जना हुनु कानुनी राज्यको बर्खिलाप गर्नु हो पीडितको पक्षमा रहनु पर्ने राज्यले एउटा खास राजनीतिक पार्टीको पक्षमा ओकालत गर्नु संक्रमणकालीन न्याय प्रणालीको मान्यता विपरीत जानु हो भन्नुहुन्छ मानव अधिकार कर्मी दिनेश त्रिपाठी भनेको चाहिँ के पब्लिक इन्ट्रेस्टको धेरै ठुलो सेफगार्ड गर्ने इन्स्टिट्युसन हो उहाँले त चाहिँ के छ भने जाहेरवालाको वकिल नभएर टायरवालालाई एउटा रिप्रेजेन्ट गर्ने एउटा एउटा चाहिँ के चाहिँ तत्त्व हुनुपर्नेमा उहाँले चाहिँ के चाहिँ अभिकलाई चाहिँ के रिप्रेजेन्ट गर्न खोज्नु भएको छ त्यो पनि के छ भने एउटा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो वास्तवमा चाहिँ के छ एउटा गम्भीर कुरा हो र यसले गर्दाखेरि के छ भने नेपालमा जुन अपराधको जुन अनुसन्धान गर्ने जुन प्रक्रिया हो र त्यसको विश्वसनीयतामाथि नै उहाँले एउटा प्रश्न चिन्ह लगाइदिनु भएको छ सङ्क्रमणकालीन न्याय र फौजदारी न्याय प्रणाली दुवैको लक्ष्य नै न्याय हो द्वन्द्वकालमा भएका व्यक्ति हत्याका मुद्दा सकेसम्म छिट्टै समाधान गर्नुपर्छ त्यसैले राज्यका हरेक नागरिकले आफूलाई संरक्षित र सुरक्षित महसुस गर्नु पर्नेमा जोड दिनुहुन्छ अधिवक्ता एकराज भण्डारी सङ्क्रमणकालीन न्यायको लागि अनुसन्धान र मुद्दा दायर गर्ने साधारण कानुनले गर्दैन ए विशेष कानुन चाहिन्छ त्यो भनेको टिआरसी हो बेपत्तालाई सार्वजनिक गर्ने विषय नै हो त्यसकारण के भनेपछि अहिले त्यो हुन जरुरी छ भने अब सहमतिले गएर राष्ट्रिय सरकार बनाएर अब अगाडि बढेर अध्यादेश ल्याएर अहिलेको अध्यादेश हुँदैन अहिलेको संविधान हेर्नुहोस् तपाईँ विस्तारित विस्तृत शान्ति समझौतामा राजनीतिक सहमतिले मात्रै आयोग बनाउन सकिन्छ संविधान लेखेको कुरा हो यदि मान्ने हो भने अब नमान्ने हो भने त उहाँले नमान्ने हामीले मात्रै मानिदिनुपर्ने भयो अब संविधान त हामीले मात्रै मान्नुपर्ने भयो त्यस कारण ज्यादतिको सत्य सङ्कलन हुनैपर्छ तथ्य त्यसलाई सत्य स्थापित गरिनै पर्छ पीडितलाई न्याय दिलाउने विषयमा सरकार न्याय प्रणालीबाट भाग्न खोजेको आरोप पनि लागिरहेको छ तर सरकार यो कुरा मान्न तयार छैन सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गरेर छिटो भन्दा छिटो देशमा विद्यमान समस्याको समाधान गर्नुपर्छ गर्नुपर्नेमा जोड दिनुहुन्छ प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई हामी एकले अर्कालाई फेरि अनावश्यक ढङ्गले आशंका गरेर एउटा शान्तिको मार्गमा अगाडि बढिरहेको प्रक्रियालाई फेरि एउटा द्वन्द्वतिर नजानेरै म जानेर म भन्दिनँ नियतवश म भन्दिनँ साथीहरूले आरोप भयो त्यो लाउनु पाइन्छ तर फेरि तथ्य तथ्य हुन्छ पुष्टि नभएको भनाइको खास अर्थ रहँदैन तथ्य पत्ता लगाएर न्यायसहितको एउटा शान्ति स्थापना गर्ने मार्गमा अग्रसर छौँ बाह्र बुँदे समझदारीदेखि यताको यात्रा त्यही हो र त्यसै क्रममा नै बाहन्न साल फागुन एक गतेदेखि त्रिसठी साल मङ्सिर पाँच गतेसम्म भएका घटनाहरूको छानबिन गरेर सत्य निरूपण गर्ने मेलमिलाप गराउने पीडितले चाहन्छ भने क्षमा दिलाउने र त्यो चाहँदैन भने पीडकलाई दण्ड दिलाउने र एउटा स्थायी प्रकृतिको शान्ति स्थापना गर्ने यो नै हामीले कोरेको मार्गचित्र हो सङ्क्रमणकालीन न्याय प्रक्रिया विद्यमा नियमित फौजदारी न्याय प्रणाली एक अर्काका परिपूरक भएकाले देशभरि दर्ता गरिएका गम्भीर मानव अधिकार अपराधका मुद्दाहरूको अनुसन्धान सुरु हुनुपर्छ बेपत्ता पार्ने कार्य तथा यातनालाई अपराधीकरण गर्ने द्वन्द पीडितलाई क्षतिपूर्ति दिने लगायतका सङ्क्रमणकालीन न्यायको पक्षमा सर्वोच्च अदालतले दिएका महत्त्वपूर्ण आदेशहरूको कार्यान्वयन सुरु हुनका साथै मानव अधिकार हननका घटनामा निष्पक्ष छानबिन भएमा सङ्क्रमणकालीन न्यायको औचित्य पुरा हुनेछ भोइस अफ नेपालका लागि रमेश दुलाल काठमाडौँ पीडा हुँदैन स्याहार गर मात्र भ्यासलिन पेट्रोलियम जेलीले गर्छ तपाईँको स्याहार सबैभन्दा बढी तरिकाले आउनुहोस् सहभागी बनाऊ नवीकरणे ऊर्जा र्यालीमा यही माघ बाह्र गते बिहान ठिक आठ बजे बसन्तपुर काठमाडौँमा झल्किन्छ खुसीहरू झल्किन्छ झल्किन्छ झल्किन्छ कपालको बोली यो देशभरिका घरहरूमा झल्किन्छ खुसीहरू लामो कपालले नेपालको पहिलो रोजाइ क्लिनिक प्लस तपाईँको घरमा छ नि clinic plus अब ओरिजिनल रेड बुल क्यानको फुल अफ रिङमा पाउन सक्नुहुनेछ रु एक लाख बिस हजार दस हजार र पाँच हजार कति धेरै cash prize so cool Really cool Red Bull Cash Food. Push yourself like a bull. Red Bull, the one and only energy drink. Sound of the city. 96.1 Kantipur FM. Commercial ब्रेकपछि पुनः म स्वागत गर्न चाहन्छु रेडियो राष्ट्रको रेडियो कान्तिपुर सुन्दै हुनुहुन्छ कार्यक्रमको नाम हो voice of Nepal voice of Nepal कार्यक्रम बुधबारको दिन बिहान साढे सातदेखि आठ बजीसम्म सुन्दै आइरहनु भएको छ संक्रमणकालीन न्यायका विषयमा हामीले कार्यक्रम भोइस अफ नेपालमा छलफल गर्दै आइरहेका छौँ र आज पनि हामीले कार्यक्रम भोइस अफ नेपालमा संक्रमणकालीन अवस्थामा फौजदारी न्यायका विषयमा छलफल गर्नेछौँ यसै विषयमा अघि हामीले रेडियो रिपोर्ट राख्यौँ र आज हामीसँग छलफलको लागि कार्यक्रम अवधिभर रहनुहुनेछ इन्होरेड इन्टरनेसनलका अध्यक्ष हुनुहुन्छ जवाफदेही निगरानी समितिका संस्थापक सदस्य हुनुहुन्छ मानवाधिकार कर्मी डाक्टर गोपाल कृष्ण सेवाकोटीज्यू कार्यक्रममा स्वागत गर्न चाहन्छु धन्यवाद धन्यवाद कमलाजी हजुर कुराकानी सुरुवात गरौँ फौजदारी न्याय भनेको के हो फौजदारी न्याय भनेको एउटा विधिको शासनयुक्त समाजमा एउटा लोकतान्त्रिक समाजमा एउटा सभ्य समाजमा जुनसुकै खाले अपराधहरू हुन सक्छन् ती अपराधहरूलाई को सम्बन्धमा न्याय निरूपण गर्नको लागि पीडितलाई न्याय दिने पीडकलाई न्यायको कठघरामा ल्याउने एउटा प्रणाली हो एउटा कानुनी संयन्त्र हो त्यसैले त्यो एउटा अनवरत रूपमा एउटा समाजलाई एउटा सभ्यतातर्फ समा समाजमा अपराधहरूलाई निरुत्साहित गर्नको निम्ति र एउटा एउटा एउटा शान्तिपूर्ण मानव अधिकार मैत्री समाज को परिकल्पना गरेको हुन्छ फौजदारी न्याय प्रणालीले त्यो फौजदारी न्याय प्रणाली भनेको कुनै पनि अवस्थामा कुनै पनि विषम परिस्थितिमा पनि कुनै पनि बहानामा पनि त्यो चाहिँ त्यसलाई तामेलीमा राख्ने अथवा त्यस्तो किसिमको न्याय प्रणालीलाई चाहिँ तपाईँको निलम्बनमा राख्ने भन्ने कुरा हुँदैन त्यसले गर्दाखेरि समाजमा भएका हुन हुन सक्ने अपराधहरूलाई सम्बोधन गर्नको निम्ति न्यायिक प्रणाली अन्तर्गतको एउटा संरचना हो त्यो भनेपछि सङ्क्रमणकालीन न्याय र फौजदारी न्यायको बिचमा अन्तर सम्बन्ध के छ हजुर फौजदारी न्याय निरन्तर रूपमा चलिरहन्छ जुनसुकै अवस्थामा पनि अनवरत रूपमा चाहिँ एउटा स्थापित मान्यता लिएर अगाडि बढिरहन्छ भने सङ्क्रमणकालीन न्याय भनेको अब विगतमा कुनै पनि हिसाबले द्वन्द भएको अथवा युद्ध भएको र त्यस्तो अवस्थाबाट जब समाजमा परिवर्तन हुन्छ रूपान्तरण हुन्छ शान्ति प्रक्रियामा मुलुक अगाडि बढ्छ खुला र उदार र लोकतान्त्रिक र मानवाधिकार मैत्री समाजतर्फ उन्मुख भएको अवस्थामा विगतमा भएका जति पनि ज्यादतीहरू छन् गम्भीर प्रकृतिका मानवाधिकारका उल्लङ्घनका घटनाहरू भएका हुन सक्छन् विभेदका घटनाहरू हुन सक्छन् अब युद्ध भएको अवस्थामा या सशस्त्र द्वन्द्व भएको अवस्थामा अन्तर्राष्ट्रिय मानवीय कानुन जसलाई जेनेवा कन्भेन्सन कन्भेन्सन पनि भनिन्छ त्यसको पनि उल्लङ्घन भएको हुनसक्छ भनेदेखि त्यस्तो अवस्थामा नयाँ समाजमा रूपान्तरण हुँदाखेरि एउटा लोकतान्त्रिक र उधार समाज र खुला समाजतर्फ अगाडि बढ्ने क्रममा विगतमा भएका जातिहरूलाई सम्बोधन गर्नुपर्दछ त्यो सम्बोधन नगरिकन फेरि पनि तपाईँको दिगो शान्ति र मानव अधिकार मैत्री समाजको निर्माण हुन सक्दैन भन्ने अवधारणा अनुसार त्यो अवधिमा भए गरेका जति पनि जघन्य अपराध या मानवाधिकारका उल्लङ्घनका घटनाहरू छन् त्यसलाई सम्बोधन गर्नको निम्ति स्थापना गरिएको एउटा अस्थायी र निश्चित उद्देश्य प्राप्तिको निम्ति चाहिँ गठन गरिने अथवा त्यसको निम्ति परिकल्पना गरिने एउटा संयन्त्र मानिन्छ त्यो त्यो संयन्त्र अन्तर्गत जुन न्यायको कुरा हुन्छ नि त्यसले एउटा एउटै कुरा समेट्छ पीडितलाई न्याय दिनुपर्छ पीडकलाई सजायको कडखरामा ल्याउनुपर्छ तर सँगसँगै विगतका जति पनि राज्य यन्त्रहरू संरचनाहरू छन् ती संरचनाहरूको कारणले चाहिँ जब मानव अधिकारको संरक्षण हुन नसकेको अवस्थामा त्यसमा पनि सुधार ल्याउनुपर्छ र अनि गम्भीर प्रकृतिको मानव अधिकारको उल्लङ्घनका घटनाहरू भएको अवस्थामा त्यस्ता किसिमका अपराधीहरू अथवा उल्लङ्घनकारीहरूलाई दोषीहरूलाई न्यायको ल्याउनु ल्याउनुपर्छ र यी चारवटा चाहिँ जुन मुख्य विषयहरू छन् ती विषयहरू पुरा गर्नुको नि एउटा जुन एउटा अभिलाषा लिएको हुन्छ त्यो अभिलाषा लिएको विषय चाहिँ हामीले बुझ्ने गरेको र अहिले दुनियाँमा अभ्यास भइरहेको तपाईँको सङ्क्रमणकालीन न्यायको न्यायभित्र पर्छ भनेपछि अहिले हामी सङ्क्रमणकालीन अवस्थामा छौँ र सङ्क्रमणकालीन न्यायको कुरा गर्दाखेरि हामी न्यायको कति छेउसम्म पुगेका छौँ त भनेर भन्न मिल्छ त्यसलाई नेपालको सन्दर्भमा हेर्दाखेरि हामीले विस्तृत शान्ति सम्झौता सम्पन्न गरिसकेपछि त्यही शान्ति सम्झौतामा हामीले मूलत दुईवटा कुराहरू राखेका छौँ विगतको जातहरूलाई सम्बोधन गर्नको निम्ति उच्च स्तरीय चाहिँ हामीले यो जुन टिआरसी भनेर भन्ने गरेका छन् यो सत्य निरूपण तथा मेलमेलाप आयोग र त्यस पछाडि बेपत्ता पारेको एउटा गम्भीर प्रकृतिको अथवा जघन्य अपराध भएको कारणले गर्दाखेरि त्यसलाई पनि सम्बोधन गर्ने संयन्त्र निर्माण गर्ने र साठी दिनभित्रमा बेपत्ता पारेका मानिसहरूलाई सार्वजनिक गर्ने लगायतको अरू केही संयन्त्रहरू चाहिँ को पनि यसले परिकल्पना गरेको थियो तर सङ्क्रमणकालीन न्यायसँग सिधै जोडेका भनेको चाहिँ यी दुईवटा विषयहरू हुन् तर अब छ वर्ष पनि पुरा भइसक्यो विस्तृत शान्ति सम्झौता सम्पन्न भएको त्यो बिचमा चाहिँ अब त्यस्तो किसिमको आयु निर्माण गर्नुको लागि भनेर चाहिँ अब थुप्रै अभ्यासहरू भए सुरुमा मस्यौदा तयार भएको थियो मस्यौदा मस्यौदा सुरुको हेर्दाखेरि सम्पूर्ण रूपमा आम माफी दिने शैलीबाट मस्यौदाहरू तयार गरियो त्यसपछि आएर नागरिक समाज त्यस अन्तर्राष्ट्रिय समुदाय पीडितहरू र आम जनताको एउटा चासो र सरकारको विषय भनेको गम्भीर प्रकृतिको अपराधहरूमा आम माफी दिन मिल्दैन यो कुनै पनि अभ्यासमा काहीँ पनि छैन त्यसले गर्दाखेरि त्यसलाई रूपान्तरण गर्नुपर्छ त्यसलाई परिमार्जन गर्नुपर्छ भनेर करिब पाँच वर्षको अभ्यास पश्चात अब चाहिँ कमसेकम दुनियाँले पत्याउने जेउस एउटा अन्तर्राष्ट्रिय मापदण्डलाई लगभग चाहिँ तपाईँको चाहिँ पुरा गर्ने किसिमको एउटा संयन्त्र तयार भइसकेको अवस्था थियो संविधान सभा जीवित भइन्जेलसम्मको लागि अब त्यसको त्यो संविधान सभाको आवासन सँगसँगै यी सबै संयन्त्रहरू अथवा जुन हामीले विधेयकको कुराहरू छौँ विधेयक पनि तपाईँको चाहिँ अवसानतर्फ गइसकेपछि अब यसको कुनै पनि गुन्जास बाँकी नरहेको अवस्थामा छ अहिले भनेपछि हामी त्यो छेउछाउमासम्म पनि पुगे पुगेका थियौँ तर फर्किसक्यो होइन फर्क्यो फेरि हामीले युटर्न लियौँ हामीले पुरा युटर्न लिएका छौँ फेरि हामीले अब शून्य धरातलमा पुग्नुपर्ने अवस्था चाहिँ कसरी सिर्जना भएको छ भने हुन त अब अहिलेको सरकारको तर्फबाट राष्ट्रपति महोदयमा एउटा अध्यादेश त्यहाँ पेस गरेको छ र त्यो अध्यादेश भनेको यही सत्यनिरूपण तथा मेलमेलो आयोग र बेपत्ता आयोगलाई एउटै आयोग निर्माण गर्ने भनेर त्यहाँ पेस त गरेको छ तर पेस गरेको दस्तावेजलाई हामीले कुनै न कुनै सूत्रबाट हामीले सार्वजनिक पनि भइसकेको छ त्यो दस्तावेजमा जुन कुरा संविधान सभामा हुँदाखेरि हुँजेलसम्म त्यो जीवित हुन्जेलसम्म जुन दस्तावेज तयार गरेको थियो त्यो दस्तावेजमा तोडमोड गरेको देखिन्छ र त्यसको मूल अंश भनेको गम्भीर प्रकृतिको मानव अधिकारको उल्लङ्घन गर्ने र अन्तर्राष्ट्रिय प्रकृतिको अपराधमा संलग्न व्यक्तिहरूलाई आरोपितहरूलाई दोषीहरूलाई पनि तपाईँको चाहिँ आम माफी दिने किसिमको चाहिँ त्यसमा भाषाहरू स्पष्टसँग झल्किने गरेर त्यो प्रस्तावनादेखि लिएर पछि अरू कार्यविधिहरूमा पनि त्यही कुराहरू चाहिँ तपाईँको स्पष्टसँग आएको देखि देखिँदाखेरि मेलमिलापलाई यान्त्रिक रूपमा मेलमिलाप गराउने भन्ने हिसाबबाट गएको देखिन्छ कि त्यसमा अनि अब त्यो जुन आयोग गठन हुन्छ त्यो आयोग गठन हुँदाखेरि त्यो आयोगलाई चित्त बुझ्ने गरी पीडकले क्षमा याचना गरेमा चाहिँ क्षमा दिने क्षमा दिने भन्ने कुरा गरिसकेपछि त पीडित पीडितको न्याय परिपूरण जस्ता विषयहरू त एकदमै टाढो जाने भयो देखिन्छ त्यसैले यहाँहरूले अध्यादेशलाई स्वीकार हुँदैन भनेर विरोध पनि गरेर त आइरहनु भएको छ विरोध गर्नुको कारणको पछाडि यी कुराहरू यही नै हो मूल कुरा त्यही हो न्यायको अंश त्यसबाट गायब भयो त्यति नै हो न्यायको कुरा र अभियोजनको कुरा गम्भीर प्रकृतिको अपराध युद्ध अपराध मानवता विरुद्धको अपराधका कुनै पनि घटनाहरू घटेका छन् भने त्यसको ते त्यसमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान गरेर अनि अभियोजनतर्फ लैजानुपर्ने स्थिति भएमा अभियोजनमा लैजानु पर्दछ भन्ने मान्यता त्यो सङ्क्रमणकालीन न्यायको एउटा मुख्य धरोहर हो त्यो चाहिँ त्यहाँबाट सर्लक्क निकालेर अब सत्य पत्ता लगाउने त्यस पछाडि पीडितहरूलाई परिपूरणतर्फ लैजाने अनि मेलमिलापतर्फ चाहिँ जाने भन्ने खालको एउटा यान्त्रिक तवरको तपाईँको चाहिँ आयोग निर्माण गर्ने भनेर चाहिँ त्यो चाहिँ त्यो यो अहिलेको जुन विधेयक छ त्यो विधेयकमा त्यो कुराहरू स्पष्टसँग लेखिँदाखेरि सरकारको नियत चाहिँ एकमा स्पष्ट रूपमा तपाईँको खोटो देखियो त्यही हो यदि अध्यादेश मार्फत यो आयो भनेदेखि हुँदैन अध्यक्ष मार्फत भनेको अहिलेकै भन्नुभएको कि परिवर्तन गरेर हुँदै हुँदैन हुँदै हुने त्यो आउनै सक्दैन आउनु नै हुँदैन भन्ने मान्यता हो हाम्रो हामीले राष्ट्रपति महोदयसँग पनि त्यही कुरा भन्छौँ हामीले तपाईँको अहिले आम नागरिक आम आम नागरिकसँग पीडितहरूसँग अन्तर्राष्ट्रिय समुदायसँग मानवाधिकार कर्मी नागरिक समाज सबैले उठाएको सवाल भनेको त्यो हो नि त त्यसले गर्दा त्यो गर्दाखेरि जब न्यायको कुरा हुँदैन भनेदेखि न्याय बिनाको शान्ति सम्भव छ अनि तपाईँको गम्भीर प्रकृतिको अपराध गर्ने अन्तर्राष्ट्रिय मानवीय कानुनले भन्दा बाहिर गएर युद्धका नियमभन्दा बाहिर गएर अनि तपाईँको जुन चेन अफ कमान्डले दिएको जुन आदेशभन्दा पनि बाहिर गएर जति पनि तपाईँका चाहिँ ज्यादतीहरू गरिएका छन् होइन एउटा व्यक्तिगत रिसिभी साधनको लागि गरिएका छन् अब एउटा उदाहरण एउटा न बलात्कार कुनै तपाईँको युद्धको कला हो बलात्कारका घटनाहरू भएका छन् मान्छेले एउटा एउटा सामान्य भनौँ न निहता नागरिकलाई तपाईँको चाहिँ बाँधेर कुटेर तपाईँको चाहिँ तपाईँको चाहिँ निर्मम यातना दिएर छाला काटेर तपाईँको चाहिँ हत्या गर्ने कुरा जिउँदै गाड्ने कुरा कुनै तपाईँको युद्धकला हो युद्धकला होइन नि युद्धकला पनि होइन युद्धको नियम पनि होइन युद्धको नियम पालना गर्छु भन्ने दुवै थरी तात्कालीन अब उच्च संविधाकारी भनेर हामी भन्छौँ त्यति बेला अब नेकपा माओवादी र त्यति बेलाको अब नेपाल सरकार भनौँ सुरक्षा फौजलाई अब सुरक्षा फौज त्यसको लागि अगाडि बढेको भन्दाखेरि त्यस्ता किसिमका घटनाको कुरा गरेका हौँ हामीले हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने नि युद्धको क्रममा आपसमा लडाइँ गरेर होइन बर्दीधारीहरू आपसमा लडाइँ गरेर तपाईँको जुन किस जुन घटनाहरू भएका छन् त्यसको त हामीले केही सरकारको उठा विषयमा लिएकै छैन नि हामीले त सर्वसाधारण नियथा नागरिकहरू युद्धको नाममा तपाईँको पीडित बना बनाइएका छन् अनि लडाइँ नै लड्नेहरूको बिचमा पनि तपाईँको युद्धका नियमहरू पालना गर्नुपर्ने पनि छ होइन युद्धबन्दीहरूसँग गरिने व्यवहारको कुरादेखि लिएर यातनाका कुरादेखि लिएर अरू थुप्रो कुराहरू छन् कब्जामा लिएर हत्या गर्ने बलात्कार गर्ने बेपत्ता बनाउने जस्ता कुरालाई कसरी मान्यता हुन सक्छ सरकारले त हामीले यस्ता अपराधहरूलाई चाहिँ कहिले पनि क्षम्य हुँदैन र उनीहरूलाई दण्डनीय नै बनाउनु पर्छ त्यो उद्देश्यले हामीले अध्यादेश मार्फत भए पनि लिएर आउन खोजेका हौँ भन्ने कुरा त फेरि बारम्बार राख्दै आइरहनु बारम्बार राख्नुपर्छ अध्यादेश अध्यादेशमा त त्यो कुरा छैन अध्यादेश त हाम्रो हातमा छ हामीले पढेका छौँ धेरैचोटि पढेका छौँ सार्वजनिक गरेका छौँ हिजो छोडी अस्तिको दिन मात्रै पनि कार्यक्रम भएको थियो एउटा सार्वजनिक कार्यक्रम त्यहाँ पनि त्यो अध्यादेशको अक्षर छ हामीले पढाएको थियौँ होइन त्यो अध्यादेश होइन हामीले छुट्टै अध्यादेश हामीले लगेका छौँ त्यो तपाईँहरूको हातमा भएको अध्यादेश चाहिँ त्यो होइन है भन्ने कुरा भन्नुहुन्छ र अब एकदम सुधारिएको एकदमै न्यायमुखी पीडितमुखी चाहिँ दस्तावेज त्यहाँनिर ल्याउनु भएको छ भनेदेखि यो दस्तावेज भनेर सार्वजनिक गरिदिनुहोस् न हामी प्रसन्न हुन्छौँ नि पीडितहरू प्रसन्न हुन्छन् युरोपियन युनियन प्रसन्न होला अन्तर्राष्ट्रिय मानवाधिकार समुदाय प्रसन्न होला कुटनीति समुदाय प्रसन्न होला आम नागरिकहरू नागरिकहरू प्रसन्न होला नि त्यो दस्तावेज छ भने त राम्रो नि होइन भने कारवाही गर्ने हिसाबले चाहिँ कसैलाई पनि कारवाही नगर्ने हिसाबले तपाईँको त्यो चाहिँ दस्तावेज अगाडि सारेको छ भनेपछि जुन दस्तावेज छ त्यो ट्रान्सपरेन्सी हुनु पर्यो भन्ने यहाँहरूको त्यो माग पनि छ त्यो पनि सँगसँगै किनभनेदेखि अब विगतमा चाहिँ होइन हामीले सम्पूर्ण राजनीति दलहरूसँग समझदारी गरेर नै एउटा साझा दस्तावेज चाहिँ अगाडि सारेको हो त्यसमा कमा फुल स्टप पनि परिवर्तन नगरिकन राष्ट्रपतिकोमा अध्यादेशको रूपमा लगेको उहाँले अड्काइदिनु भएको हो त्यसले गर्दाखेरि अहिले अब अरू घटनाहरू हुन थाले होइन अरू घटनाहरू चाहिँ अब बाहिर आउन थाले मानिसहरू मुलुक बाहिर गिरफ्तारमा पर्न थाले अरू तपाईँको मुलुकभित्रकै घटनाहरू अब डेकेन्द्र थापा लगायत अरू त्यस्ता घटनाहरू बाहिर आउन थाले यो कारणले हो भन्ने कुराहरू जुन आउँदाखेरि चाहिँ त्यो दस्तावेज के हो हामी बाहिर हेर्न चाहन्छौँ त्यसमा सम्पूर्ण राजनीति दलहरूलाई पनि यो प्रश्न छ अरू राजनीति दल सरकारलाई मात्रै होइन अरू राजनीति दलहरू जो यसमा संलग्न थिए उहाँहरूले पनि भनेर आउनु पऱ्यो हामीले यो दस्तावेज बनाएको थियौँ यो दस्तावेज त्यहाँ गएको दस्तावेज होइन रहेछ यसमा चाहिँ तपाईँको गलत मनासाय राखेर गलत दस्तावेज तयार गरेर सरकारले त्यहाँ पठाएको रहेछ भन्ने कुरा सार्वजनिक रूपमा आउनुहोस् र अरू राजनीतिक दलहरूले चाहिँ होइन हामी त अभियोजनको निम्ति तयार छौँ न्यायमुखी संयन्त्र बनाउन तयार छौँ त्यो त्यसको निम्ति त त्यसको त्यो त्यो त्यो त्योबाट हामी कदापि पनि त्यसमा सौदाबाजी गर्दैनौँ भन्ने किसिमको उहाँहरूको औपचारिक रूपमा अभिव्यक्तिहरू बाहिर आ आयो भने आओस् भन्ने त हामी चाहन्छौँ नि तर अब पीडितले त न्याय कसरी पाउने त भनेर भन्ने कुरा पनि त त्यहाँनिर छ नि अब अध्यादेश पनि त्यस्तो छ अब यो हामीलाई स्वीकारै हुँदैन मानवाधिकार कर्मीहरूले भन्दै आइरहनु भएको छ होइन सरकारले एकातिर अर्को कुरा बोलिरहेछ तर अब यदि यो भएन भने त पीडितले न्याय नेपालमा के कहिल्यै नपाउने त भन्ने कुरा त्यहाँनिर जोडिन्छ होइन निश्चित रूपमा मूलभूत कुरा के छ भनेदेखि विगतमा जति पनि ज्यादातिर भएका छन् ज्यादातिहरूलाई मुलुकभित्रै सम्बन्धन गर्नुपर्छ भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायको पनि माग हो त्यो सबैको माग हो यहीँ त्यस्तो किसिमको संयन्त्र बनाऊ जसले गर्दाखेरि सबैले सबैको चित्त बुझ्ने हिसाबले सबैलाई चित्त बुझोस् खास गरेर पीडितलाई चित्त बुझोस् पीडितलाई चित्त बुझ्ने किसिमको न्यायिक प्रणाली अवलम्बन गरेर परिपूरण गरेर अनि अघि मैले भने जस्तै गम्भीर प्रकृतिका घटनाहरूलाई चाहिँ तपाईँको चाहिँ अभियोजन गर्नेतर्फ लैजाने कुरा मुलुकभित्र गऱ्यो भने सबैभन्दा राम्रो कुरा हो नि त होइन भने तपाईँको अरू अनि यो कानुनको हात लामो भने जस्तै तपाईँको अहिले संसारमा मानवाधिकारको भूत चाहिँ आएको छ यसको कुनै सिमाना छैन क्या मानवाधिकारको भूत भन्नाले मैले धेरै कुरा उठ्छ यो अन्तर्राष्ट्रिय सरकारको विषय हो अन्तर्राष्ट्रिय चासोको विषय हो होइन किनभने नेपालले पनि थुप्रै त अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूमा अनुमोदन गरेको छ र त्यसलाई हामीलाई बाध्यकारी बनाएको छ त्यसले दायित्व सृजना गरेको छ मुलुकभित्रै कि न्याय निरूपण गर्नुपर्छ भन्ने कुरा होइन पीडितहरूलाई न्याय दिनुपर्छ भन्ने कुरा गरेको छ अनि मुलुकमा त्यो कुरा गरिएन र हामी एकदम उदासीन भयौँ मौन माफी भइराख्यो अनि त्यो कुनै पनि तपाईँको अब गम्भीर प्रकृतिका अपराध गर्ने मानिसहरूको मुद्दा पनि हामी फिर्ता लिने अभियोजन पनि नगर्ने खालको र दण्डहीनताको जुन अहिलेको परिवेश अहिले देखिराखेको छ त्यो जन औपचारिक रूपमा संस्थागत हुँदै जाने स्थिति बनिसकेपछि अनि दुनियाँ सल्बलाउँछ नि अनि मात्रै दुनियाँ सल्बलाउने हो होइन भनेदेखि अहिले कुमार लामा कर्णल कुमार लामाकै कुरा हेर्नुहुन्छ भने पनि यो छ वर्षसम्म त सल्बलाको देखिया थिएन तर मुलुकको सब हे दुनियाँले हेरि पनि राखेको देखिन्छ क्या दुनियाँले हेरेको छ मल्लिकाको प्रतिवेदन पनि लागू भएन माधव ओझा आएको प्रतिवेदन पनि लागू भएन त्यसपछि तपाईँको रायमाझी आयोगको प्रतिवेदन पनि लागू भएन अनि सत्य निरूपण तपाईँ तथा मेलमिलाप आयोग सम्बन्धी यो पनि एकदमै संरचना सुन्नेमै भयो बेपत्ता पारेका मानिसहरूको स्थिति पनि कहाँ छ के छ अहिलेसम्म कसैलाई थाहा छैन अब थप मुद्दाहरू फिर्ता लिनेदेखि लिएर अब राजनीतिक अस्थिरता र अनि त्यति अनि एक किसिमको अन्यलता र अब कतातिर अवतरण हुने हो कि अब तपाईँको सुखद अवतरण हुने हो कि तपाईँको चाहिँ दुर्घटना हुने भन्ने कुरा पनि नभइसकेपछि पीडितहरू त अब कति समयसम्म तपाईँको पर्खेर बस्न सक्लान् र त्यो पीडा र वेदना भन्ने पनि कुरा आउँछ अनि तपाईँले हामीले भने जस्तै अनि युनिभर्सल जुरिडिक्सन हामी जो भन्छौँ नि यो विश्व विश्वव्यापी क्षेत्राधिकार जस्तो कुराहरू पनि अनि तपाईँको मानवाधिकारको हात एउटा मुलुकको सिमानाभन्दा भित्र लम्किन खोजेको चाहिँ त्यसरी हो क्या त्यो भनेपछि यदि हाम्रै देशमा न्याय पाएनन् भनेदेखि पीडितहरूले न्यायको महसुस गरेनन् अथवा न्याय दिएन जुन तरिकाले चाहिँ देशका यी संयन्त्रहरू अहिले सञ्चालन भइरहेका छन् त्यो अवस्थामा चाहिँ भोलिका दिनहरूमा चाहिँ अन्य व्यक्तिहरू पनि अन्य क्षेत्रमा पक्राउ पर्ने अवस्था देखिन्छ कस्तो यो यो कुरा के देखिन्छ भनेदेखि अब थुप्रै मुलुकहरूले थुप्रै मुलुकहरूले म संसारको करिब एक सय पच्चिस मुलुकहरूमा यो विश्वव्यापी क्षेत्राधिकारको कुनै न कुनै रूपले कानुनहरू बनेका छन् तेत्तिसवटा मुलुकहरूमा चाहिँ निकै सक्रिय छन् सत्रवटा देशहरूले त लागु नै गरिसकेका छन् त्यसले गर्दाखेरि गम्भीर प्रकृतिको चाहिँ तपाईँको अपराधहरू गर्ने खास गरेर मानवाधिकारको उल्लङ्घन गर्ने र यातना यातना युद्ध अपराध जस्ता घटनाहरूमा संलग्न मानिसहरूलाई सम्बन्धित मुलुकमा त्यो मुलुकहरू जहाँ त्यो तपाईँको विश्वव्यापी अधिकारसँग सम्बन्धित कानुनहरू निर्माण भइसकेको छ त्यो देशहरूमा त्यो अधिकार छ कि त्यो मुलुकहरू हो त्यो सार्वभौमिकतासँग गाँसेको विषय नै होइन कमला यहाँ आएको छ नि मुलुकको सार्वभौमिकता सानो मुलुक भनेर हेपेर चाहिँ यस्तो भयो यो कुराको कुनै गुन्जास नै होइन त्यो त्यो मुलुक नेपालको पनि त्यो दायित्व हो खासमा हामी पनि यातना समिति महा जुन महासन्धि छ यातना विरुद्धको महासन्धिको धारा सात अनुसार हामीले पनि त्यस्तो कानुन निर्माण गरेर कोही पनि युद्ध अपराधीहरू कुनै पनि मुलुकको चाहिँ हाम्रो मुलुकमा आएर यहाँ हामी कहाँ उजुरी परेको छ भने त्यस्तो मानिसहरूलाई गिरफ्तार गर्ने र अभियोजन गर्ने हाम्रो पनि दायित्व त्यो दायित्व त्यसले गर्दाखेरि त्यो दायित्वको कुरा हो कि यहाँ सानो ठुलो देश भनेर नागरिकता हेरेर यो गरिब देशको मान्छे रहेछ यसलाई चाहिँ समातिहाल्नु अभियोजन गरिहाल्नु भन्ने कुरा हुँदैन थुप्रै संसारका एकदम शक्तिशाली मान्छेहरू पनि अहिले तपाईँको त्यो विश्वव्यापी क्षेत्राधिकारको त्यो कानुनको नजरमा परिरहेका छन् र कुनै पनि बेला तिनीहरू त्यहाँ भ्रमण गरे भनेदेखि त्यो मुलुकमा उनीहरूलाई त्यहाँ गिरफ्तार गर्ने सम्भावना एकदमै प्रबल छ धेरै घटनाहरूबाट कतिपय मान्छेहरू जोगि पनि सकेका छन् कतिले जोगिने अभ्यास गरेका छन् तर त्यो चाहिँ त्यो काँचो धागोले मा झुन्डिएको त्यो तरबार भन्छ नि डेमोकल सर्ट भन्छ नि त्यो चाहिँ झुन्डी नै राख्छ त्यो त्यो झुन्डी नै राख्छ त्यो हुनसक्छ हुनसक्छ भनेपछि अब अब हामी कहाँ हेर्दाखेरि त अब अरू अन्य पनि पक्राउ पर्ने अवस्था देखिन्छ किनभने यहाँ नै न्याय नपाएको अवस्था भनेर भइ भनिसकेपछि भनेपछि यही नै यसको चाहिँ हामीले विकल्पका उपायहरू पनि त हेर्नु पर्यो त्यो चाहिँ सरकारले अब पहिलो कदम चाहिँ के छ मुख्य कुरा फेरि पनि अघि के कुरा चाहिँ हामीले हेर्नुपर्छ भनेदेखि हाम्रो विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानका कुनै पनि धाराहरूमा अभियोजन गर्ने भन्ने कुरा उल्लेख गरिएको छैन अभियोजन गर्ने मुद्दा चलाउने गम्भीर प्रकृतिका अपराधहरू गर्ने मानवाधिकारको उल्लङ्घन गर्नेहरूलाई चाहिँ कुनै त्यस्तो किसिमको संयन्त्र बनाउने कुनै त्यस्तो किसिमको न्यायाधिकरण बनाएर तपाईँको चाहिँ फरकै किसिमको न्यायाधिकरण बनाउने भन्ने खालको प्रावधानहरू छैन त्यो नराख्नुको अर्थ भनेको चाहिँ हाम्रो फौजदारी न्याय प्रणाली अनवरत रूपमा चलिरहेको छ जीवन्त छ सक्रिय छ हाम्रा अड्डा अदालतहरू स्वतन्त्र रूपमा काम गरिरहेका छन् हाम्रो अनुसन्धान प्रक्रिया छ हामीसँग प्रहरी छ हामीसँग सबै संयन्त्रहरू छन् भनेदेखि अब अनि तपाईँको चाहिँ पीडित फेला पर्छ पीडक फेला पर्छ अनि अनुसन्धान प्रक्रिया अगाडि बढ्छ दसी प्रमाणहरू फेला पर्छ साक्षी फेला पर्छ भनेदेखि त्यस्तो किसिमको अवस्थामा ती घटनाहरूलाई फौजदारी न्याय प्रणाली अन्तर्गत नै कारवाही अगाडि बढाउने हो कि त्यसमा त कुनै दुई मात्रै छैन नि त सत्य पत्ता नलागेको विषय सरकारले गर्नुपर्ने पहिलो कदम चाहिँ त्यो रह्यो होइन पहिलो काम दुईवटा कुरा समानान्तर रूपमा चल्छ समान सत्य पत्ता नलागिसकेको विषयहरूमा किनभने कयौँ कुराहरूको सत्य स्थापित भएको छैन नि त पत्रिकामा लेखेर कुनै त सामान्य अभिलेख गरेर मात्रै सत्य पत्ता लागेको भने पत्ता लागिसकेको विषयमा चाहिँ त्यहाँसम्म जानु पर्यो फौजदारी न्याय मार्फत चाहिँ उनीहरूलाई न्याय दिनु पर्यो र नलागेको विषयमा चाहिँ सङ्क्रमणकारी न्यायको कुरा गर्दाखेरि यी संयन्त्रहरू चाहिँ निर्माण गर्नु हो चाहिँ संयन्त्र निर्माण गरौँ त्यो निर्माणमा चाहिँ अनुसन्धान गर्ने र त्यस पछाडि अभियोजन गर्नुपर्ने अवस्था भएमा अभियोजन गर्ने कतिलाई त बेकारको आरोप पनि लागिरहेको हुनसक्छ नि त उहाँहरूलाई पनि तपाईँको छुटकारा दिनु पऱ्यो कि यो संयन्त्र निर्माण गरेर ए यो घटना होइन रहेछ अभियोजन गर्न लागेको होइन रहेछ भन्ने उहाँहरूले पनि त्यो आफ्नो आफ्नो क्लिन चिट लिने भन्छ नि त्यो पनि अवसर पनि दिने हो क्या यो सङ्क्रमणकालीन न्याय भनेको चाहिँ यो आँखाको बदला आँखा मात्रै होइन कि सबै तपाईँको चाहिँ मानवाधिकार उल्लङ्घनका घटनाहरूमा संलग्न मानिसहरूलाई टुँडी खेलमा ल्याएर एक एक गरेर सजाय गर्ने भन्ने विषय हुँदै होइन कि यो अनि सबैलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने हेगमा लैजाने भन्ने विषय पनि होइन त्यो एकदमै अफवा एकदम अफवा अफवा भन्छ नि र यो एकदमै तपाईँको यो गलत सूचनाहरू हुन् खास गरेर मुलुकभित्रै तपाईँको हामीसँग कानुनहरू छन् विद्यमान कानुनले तपाईँको दायराभित्र पर्ने कुराहरू विद्यमान कानुनबाटै अगाडि बढाउने र सङ्क्रमणकालीन न्यायको क्षेत्रभित्र पर्ने अरू थुप्रो कुराहरू हुन्छन् अभियोजन मात्रै गर्ने होइन नि त सङ्क्रमणकालीन न्यायको संरचनाले त्यसले परिपूरणको कुरा गर्छ त्यसले मेलमिलापको कुरा गर्छ हुनसक्छ त्यसले कतिपय अवस्थामा क्षमादानको पनि कुरा गर्न सक्छ क्षमादान पटक्कै नहुने भन्ने कुरा पनि होइन घटनाको प्रकृति मुद्दाको प्रकृति र अनि त्यसको सबै कुरा अवस्था र परिवेशलाई मध्यनजर गरेर क्षमादानमा पनि जान सक्ने स्थिति पनि बन्न सक्छ तर त्यसको निम्ति राज्यको तयार हुनुपर्छ रा त्यो त्यो एउटा राजनीतिक इच्छा शक्ति देखाउनुपर्छ सबैले त्यो गरेपछि वास्तवमा यसले ठुलो पहिरो जाने प्रलय जाने कुरा हो जस्तो हामीलाई लाग्दैन तर यो त्रास त्रासदी जुन उत्पन्न भएको छ नि त्यो त्रासदी चाहिँ तपाईँको निर्मल गर्नुपर्छ त्यसले एउटा विधिको शासन मुखी र मानवाधिकार मैत्री समाज निर्माण गर्नको निम्ति यस्तो किसिमको संयन्त्रहरू एकदमै एउटा अन्तर्राष्ट्रिय मापदण्ड संयुक्त राष्ट्रसङ्घले मापदण्ड पनि निर्माण गरेको छ मूल संसारमा भएका राम्रा अभ्यासहरू राम्रो अभ्यासहरूलाई हामीले राख्ने हो कि न कि सबभन्दा गलत अभ्यास चाहिँ नेपालमा प्रयोग गर्ने भन्ने कुरा होइन नि त संसारको सबैभन्दा उच्चतम अभ्यास गर्ने हो नि त हामीले त त्यो उच्चतम अभ्यास मुलुकमा गरेर अगाडि बढ्यो भनेदेखि ए तपाईँको सङ्क्रमणकालीन न्याय मार्फत मुलुकमा तपाईँको चाहिँ दिगो शान्ति र मेलमिलापको वातावरण तयार हुने देखिन्छ यहाँसम्म आइदिनु भयो हामीलाई समय दिनुभयो र यति धेरै कुरा जानकारी गराइदिनु भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद हवस् कमलाजी यहाँ यो यो अत्यन्त महत्त्वपूर्ण विषयमा जुन कुराहरू अगाडि राख्न दिनुभयो मौका दिनुभयो यसको निम्ति यहाँलाई पनि धेरै धन्यवाद आज हामीले कार्यक्रम भोइस अफ नेपालमा सङ्क्रमणकालीन अवस्था र फौजदारी न्यायका विषयमा छलफल गऱ्यौँ छलफलको लागि आज हामीसँग कार्यक्रममा हुनुहुन्थ्यो इन्हुरेट इन्टरनेसनलका अध्यक्ष जवाबदेही निगरानी समितिका संस्थापक सदस्य डाक्टर गोपाल कृष्ण शिवाकोटीजी उहाँलाई धेरै धेरै धन्यवाद र आज हामीले कार्यक्रम भोइस अफ नेपालमा सङ्क्रमणकालीन अवस्था र फौजदारी न्यायका विषयमा रेडियो रिपोर्ट पनि राख्यौँ प्रविधि रूपमा साथ दिनुभएकोमा दिपकजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्को साताको बुधबार बिहान साढे सातदेखि आठ बजीसम्म पुनः भेट्ने बाचा गर्दै सहकर्मी साथी रमेश दुलालज्यूलाई पनि धन्यवाद दिँदै अहिलेलाई म कमला पनि बिताउन चाहन्छु नमस्ते Time check. On Cultural FM. It's 8 a.m. Brought to you by नेपालकै उच्च चुनढुङ्गा प्रयोग गरी जर्मन प्रविधिबाट उत्पादित हेटौडाको शिवम सिमेन्ट शिवम सिमेन्ट